हाम्रो साथ तोड्न सक्दिन तिम्रो हात छोड्न सक्दिन सँगै बस्न मन छ सधैँभरि छुट्टिने बात गर्न सक्दिन हाम्रो साथ तोड्न सक्दिन तिम्रो हात छोड्न सक्दिन सँगै बस्न मन छ सधैँभरि छुट्टिने बात गर्न सक्दिन हेर रात अझ बाँकी छ पर्दैन तिमी आत्तिन जुन तारा सबै साक्षी छ आऊ अङ्गालोमा बाँधिन धेरै होला तिम्रो बाध्यता सुन कसको चाहिँ हुन्न र अरूको कुरा नसुन तिमी केवल भावनालाई बुझ न सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला ज्यान हामी दुई आत्मा सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला ज्यान हामी दुई आत्मा हाम्रो साथ तोड्न सक्दिनँ तिम्रो हात छोड्न सक्दिनँ सँगै बस्न मन छ सधैँभरि छुट्टिने बात गर्न सक्दिनँ हाम्रो साथ तोड्न सक्दिनँ तिम्रो हात छोड्न सक्दिनँ सँगै बस्न मन छ सधैँभरि छुट्टिने बात गर्न सक्दिनँ अरू धेरै होला तिमीलाई तारा दिन्छु भन्नेहरू होला तिमीलाई हिरा मोती दिन्छु भन्ने होला तर यस्तो कुराहरू जाब रमाइलो एकछिनलाई एक दिनलाई मेरो बुझी हेर मेरो साइड हेर मेरो लाइफ चुनिहेर अँ दुःख पिएर तिम्रो गायब हुन्छ हेर गफ दिएको होइन म तिम्रै लाइक हेर अँ बाँकी सब कबाबमा हड्डी खल नायकहरू मात्र तिम्रो नायक हो नि म त मेरो मायाको गहिराई छोड एकदम गहिरो छ मायाको सतह हेर रात अझ बाँकी छ म तिम्रै साथमा छु पर्दैन आँट्दिन या जुन तारा सबै साक्षी छ मेरो नजिक आऊ अङ्गालोमा बाँधिन या मलाई थाहा छ तिम्रो बाध्यता कुरा बुझ सुन कसको चाहिँ हुन्न र या अरूको कुरा नसुन तिमी केवल मेरो भावनामा डुबन या सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला एक ज्यान हामी दुई आत्मा सँगै बसी प्लान्स बनाउला के गर्न मन छ फ्युचरमा तिमी रिसाउ म फकाउला एक ज्यान हामी दुई आत्मा हाम्रो साथ तोड्न सक्दिनँ तिम्रो हात छोड्न सक्दिनँ सँगै बस्न मन सधैँभरि छुट्टिने बात गर्न या हाम्रो साथ तोड्न या तिम्रो हात छोड्न या Latina